आज शनिबार अब प्रस्तुत छ साप्ताहिक नयाँ नेपाल नयाँ नेपाल कार्यक्रमबाट रमा पराजुलीको नमस्कार देशको धेरै कुरा बिग्रनुमा नेता र अस्थिर राजनीतिलाई दोष दिइन्छ देशको भत्ताभुङ्ग स्थिति आउनुमा स्थायी सरकार भनिने प्रशासन यन्त्र चाहिँ कतिको भागीदार छ भन्ने विषयमा छलफल गर्न बीबीसीको काठमाडौँ स्टुडियोमा पूर्व प्रमुख निर्वाचन आयुक्त तथा पूर्व सचिव भोजराज पोखरेल र बहालवाला सचिव वातावरण मन्त्रालयका कृष्ण गेवाली हुनुहुन्छ गेवालीजी प्रशासन भनेको तपाईँहरू देशको स्थायी खम्बा देश भताभुङ्ग स्थितिमा पुग्नमा तपाईँहरू कति दोषी अथवा कति जिम्मेवार हामी पनि उत्तिकै जिम्मेवार छौँ मात्रामा घटिबढी होला के सत्य हो भनेदेखि अब पहिले नीति निर्माण गर्ने राजनीतिज्ञहरू लियो कार्यान्वयन चाहिँ प्रशासन लियो लियो भनेर भनिन्थ्यो त्यसमा अहिले परिमार्जन भएर नीति निर्माणमा र नीति कार्यान्वयन दुवैमा राजनीति र प्रशासन संयुक्त समन्वयता हुन्छ भन्ने मान्यता आएको छ जुन सही हो तर यहाँ के छ भने अब जस चाहिँ बढी हामीले पाउँछौ केही जस आयो भने जस आउने कामहरू चाहिँ अलिक कम कमै भएको छन् जनताले अनुरोध गर्न सकेका छैन त्यो चाहिँ पोलिटिकल लिडरसिपले लिने गरेका छ त्यो चाहिँ अर्को विडम्बना पनि छ फेरि पोखरेलजी यो नेपालको प्रशासन क्षेत्र असाध्यै कमजोर छ भनिन्छ नि किन लोभ र पाप बढ्यो लोभले पाप बढाउँछ अनि त्यसको निमित्त सरेन्डर गर्नुपर्छ म चाहिँ त्यो कुरालाई पूर्ण रूपमा मान्दिनँ म चाहिँ आफूलाई सधैँ राम्रो प्रशासक इमान्दार प्रशासक रूपमा लिन्छु तपाईँ राम्रो हुनुहोला तर कति सचिवहरू कति प्रशासकहरू कति अधिकृतहरू सबै क्षेत्रमा छन् त्यो राजनीति कर्मीहरू पनि राम्रा नराम्रा छन् इभन पत्रकारितामा समाजको हरेक वर्ग हरेक क्षेत्रमा त्यस्ता व्यक्तिहरू छन् र नराम्रा व्यक्तिहरूले राम्रा व्यक्तिहरूलाई ओझेलमा पार्छन् विडम्बना चाहिँ त्यही हो दोषी छौँ तर सम्पूर्ण रूपमा हामी दोषी छौँ भन्ने चाहिँ मलाई बिल्कुलै लाग्दैन अब हामीले गरेका राम्रा कुराहरू हामी आफैले अलि दृढतापूर्वक बाहिर प्रस्तुत गर्न नसकेका पनि होला अधीर हुन्छन् जनताहरू परिवर्तनसँगै रातारात केही भइदिए हुन्थ्यो भन्ने अपेक्षा उनीहरूको हुन्छ जुन चाहिँ लोकतन्त्र जुन विधि सम्मत प्रणाली हो त्यसले प्रक्रियाबाट काम गर्नुपर्ने प्रशासकहरूलाई अप्ठ्यारोमा पारिदिन्छ अनि हामी प्रक्रियालाई ऱ्यासनलाइज गर्दा गर्दै हामी कहिलेकाहीँ त्यही अल्मलिन्छौँ कहिले चाहिँ अलिक अगाडि पनि बढ्छौँ तर परिणाम आइसकेका हुँदैन नै हामीले जस पाउँदैन पोखरेलजी जनतासँग पानी छैन बिजुली छैन सड़क छैन अधिकांश जनताका छोरछोरीले पाउने शिक्षा क्षेत्र कमजोर छ स्वास्थ्य क्षेत्र कमजोर छ दस वर्ष बिस वर्ष राजनीति कमजोर होला अरे तपाईँहरू जस्तो प्रशासक तपाईँ एउटा भूतपूर्व सचिव पनि हुनुहुन्छ प्रशासकले यी कुरामा सुधार ल्याउन सक्छ कि सक्दैन चाहँदाखेरि सक्छ किन चाहँदैन आँट चाहियो नि त एउटा त हाम्रो ब्युरोक्रासी धेरै पुरानो होइन नयाँ हो पञ्चायतभरिमा सधैँ प्याम्पर ब्युरोक्रासी भन्छु म त्यतिखेरको ब्युरोक्रासीको अरूभन्दा पनि कसरी त्यसलाई अडाउने भन्ने भयो पञ्चायत ढलेर जब चाहिँ नयाँ अवस्था आइसकेपछि अलमल लियो अब कसरी जाने भनेर दुई हजार अडचालिसको निर्वाचन चाहिँ तिन साढे तिन वर्ष जुन एउटा स्थिर सरकार रह्यो त्यतिखेरको अवस्था हेर्नुभयो भनेदेखि चाहिँ सबै एक्टरले राम्रो चाहिँ भूमिका निर्वाह जति बेला यहाँ पनि सचिव हुनुहुन्थ्यो म आफू मात्रै भएको हिसाबले मैले भन्न खोजेको होइन कि नेसनल बिल्डिङको प्रोसेसमा सबै नै एउटा उत्साहजनक हिसाबले लाग्यो म त्यतिखेर के भयो भनेदेखि चाहिँ एउटा नयाँ उत्साह आयो खास गरेर पोलिटिकल लिडरसिपले संरक्षण दियो ब्युरोक्रासी आफू एकदम त्यो फुल्ली वृद्धि भइसकेका छैन उसलाई चाहिँ अलिकति प्रोत्साहन पनि चाहिन्छ संरक्षण पनि चाहिन्छ र म सम्झन्छु गिरिजाप्रसाद कोइरालाजीले के भन्नुहुन्थ्यो भनेदेखि हरेक महिना जस्तो सचिवहरूलाई बोलाएर खबरदार तिमीहरूले काम गर्नलाई कानुनहरू होला कानुन बमोजिम गर नियम बमोजिम गर तिनीहरू भएन भनेदेखि कहाँ भएन संशोधन गर्न मलाई लिएर आऊ दबाव आउँछ मेरो परिवारबाट आउन सक्छ मन्त्रीहरूबाट आउन सक्छ त्यस्तो खालको दबावको तिमीहरूले कार्यान्वयन नगर र मलाई सोध एकपल्ट यदि मेरो परिवारले कसैलाई चाहिँ यो गर्नु भनेको छ भनेदेखि त्यो कुरा मलाई आएर भन त्यो हदसम्म तिमीहरूको म संरक्षक त लिइदिन्छु भनेपछि चाहिँ हिजो पञ्जाबको टाइममा दरबारले संरक्षण लिइदिएको थियो मन्त्रीभन्दा सचिव बलियो हुन्थ्यो त्यतिखेर किन किनभने दरबारले एउटा प्रोटेक्सन दिएको थियो पोलिटिकल माइनस गर्नु राम्रो हुन्छ भन्ने मेरो भने होइन तर दुई हजार एकाउन्नको उपनिर्वाचन पछाडि यो राजनीतिक पहिरो गयो त्यसले सबैतिर छोयो ब्युरोक्रेसीलाई पनि छोयो गेवालीजी त्यो ब्युरोक्रेसीलाई किन छुनु पर्ने यहाँहरू त पढे लेखेका देश देशावर घुमेका हुनुहुन्छ यहाँहरूले रोक्न सक्नुहुन्न सकिन्छ रोक्ने गर्नु भएको छ व्यक्तिगत स्तरमा सीमित स्तरमा चाहिँ हामीले रोक्ने गरेका छौँ तर संस्थागत हिसाबले रोक्न चाहिँ सकिया छैन त्यो सही उहाँले भनेको कुरा तर एउटा के पनि सत्य भनेदेखि हरेक प्रधानमन्त्रीले पछि सचिवहरूलाई बोलाएर निर्देशन दिँदा सबैका निर्देशन चाहिँ स्मरणीय उद्धरणीय उदाहरणीय हुन्छन् समस्या चाहिँ निर्देशन भन्दा पनि निर्देशनको कार्यान्वयनमा स्वयं प्रधानमन्त्रीले कस्तो आचरण प्रस्तुत गरेर उदाहरणीय काम गरेका छ त्यो जस्तो अहिले केही आशाका सङ्केतहरू देखिए अहिले प्रधानमन्त्रीज्यूले मुस्ताङ गाडी चढ्नु भएको छ पहिलो बैठकबाटै बिना मापदण्ड चाहिँ आर्थिक सहायता नबाँड भनेर भनिदिनुभयो त्यसले पनि हलचल ल्यायो होला अब सचिवहरूलाई चाहिँ तिमीहरूले तुरुन्तै देखिने र केही समयपछि देखिने परिणामका कामहरू चाहिँ प्रस्तुत गर भनेर भन्नुभएको छ यो मोमेन्टम जुन सृजना भएको छ यसले गति पाउँछ कि पाउँदैन मैले यो मपाईको कुरा त गर्नु खोजे आएन चाहे पनि हुन्छ कि हुँदैन त धेरै उदाहरणहरू होला नि एउटा उदाहरण चाहिँ म स्मरण गर्न चाहन्छु जुन कुरा अरूलाई पनि काम लाग्ला जस्तो लाग्दछ म जति त्यतिखेर संसारमा गए टेलिफोनको असाध्य अभाव थियो एक लाइन टेलिफोन दुई लाख रुपियाँसम्ममा पनि ब्ल्याकमा जाँदो रहेछ त्यतिखेर मलाई कम्प्लेन आउँदाखेरि चाहिँ मान्छेहरूले मन्त्रीजीको अथवा उहाँको परिवारको काम त टेलिफोन बेच्ने भयो ऊ दूरसञ्चार पनि हैरान छ यति धेरै अनावश्यक आदेश गइरहेर चाहिँ जो मान्छे बिस वर्षदेखि अप्लाई गरेका छ उसले पाएको छैन जसले आदेश गरायो उसले खुवायो खुवाएन आफ्नो ठाउँमा उसले पाएपछि त त्यसले विद्रोहहरूको लिएर आयो धेरैपल्ट प्रयास गरे मन्त्रीजीले नगर्नुहोस् एक्लै भने सामूहिक रूपमा भने त्यसले केही लागेन अन्तिममा मैले के गरेँ भन्दाखेरि आजदेखि मन्त्रीले दिएको यस्तो आदेश कार्यान्वयन नगर्नु गर्यो भनेदेखि तिमी म विभागीय कारवाही गर्छु दूरसञ्चार संस्थानको जनरल म्यानेजरलाई लिखित मैले आदेश दिएँ त्यसको पदार्थ मैले प्रधानमन्त्रीलाई दिएँ स्वयं मन्त्रीलाई दिएँ र मुख्य सचिवलाई दिएँ त्यसको भोलिपल्टदेखि मन्त्री कहाँबाट तोक पनि आएन प्रेसर अब मलाई आउन थाल्यो मन्त्रीजीले के मैले भने सचिव मान्दैन भन्ने भयो तर के हो भनेदेखि रोक्नु त रोक्यो दूरसञ्चारले पनि दिने आँट गरेन मन्त्रीले पनि तोक्लाउने आँट गरेन त्यसले गर्दाखेरि मन्त्रीजी मसँग रिसाउनु भयो मेरो त्यसबाट पाएको रिजल्ट थियो तर मलाई सन्तुष्टि के हो भनेदेखि सिस्टमलाई त मैले सपोर्ट गर्न सकेँ नि त्यसैले चाहँदाखेरि चाहिँ हुन सक्दो रहेछ भने मलाई लाग्छ त्यही अघिकै प्रश्न मन्त्रीजी रिसाउँछन् भनेर सचिवले किन रेजिस्ट गरेर अगाडि बढ्न सक्दैन एउटा कारण चाहिँ ऊ आफू आफ्नो योग्यतामा विश्वस्त छैन क्षमतावान व्यक्ति छैन भने किनभने जागिरबाट निस्क्यो भने भोलि कहाँ गयो गएर पेट पाल्ला परिवारलाई कसरी चलाउँला भन्ने डरले त्यो चिन्ताले ग्रस्त भइराखेको छ भने उसले केही गर्नै सक्दैन आफ्नो बलै आउँदैन दोस्रो भनेको उसको छवि हो छवि राम्रो आर्जन गरेका छैन एकचोटि छवि बिग्रिसकेका छ उसको आचरण पनि विवादित छ इमान्दारी छैन भनेदेखि उसले त्यो आँट गर्दैन त्यसको पनि सम्बन्ध आत्मविश्वाससँगै जोडिन्छ र तेस्रो चाहिँ मनोवृत्ति हो यहाँ आज के छ भने कसैले राम्रो काम गर्न सुरु गरेका छ भने पनि सुरुमै त्यो शङ्काको फाइदा दिने भन्छ नि त्यो नदिएर आ यो केही हुँदैन पहिले पनि भएको थिएन इतिहास त्यस्तै छ भनेर भन्ने प्रशासन अहिले कस्तो भएको छ भने यस्तो च्यालेन्जहरू छ तपाईँको कि हामीले प्राइभेट सेक्टरसँग आम्ने सामने भएर आफूलाई प्रस्तुत गर्नुपर्छ प्राइभेट सेक्टर धेरै अगाडि ग्रो गरिसक्यो अरू मुलुकका ब्युरोक्रेसीसँग हामीले आफूलाई कम्पेयर गर्दाखेरि हामी कहाँ छौँ त त्यो हिसाबले हामीले हाम्रो क्षमतालाई झन्झन तिखार्दै परिष्कृत गर्दै जानुपर्नेमा त्यो पनि छैन अनि यस्तो निरीय स्थितिमा आफूलाई पुर्याइसकेपछि अब त्यसले के आँट गरोस् बिचरा पोखरेलज्यूले त्यो बेलामा आँट गरेको वास्तवमा तिनटै कुरा थोर बहुत भए पनि उहाँमा थियो भन्ने मलाई लाग्छ अरू सचिवहरूको तुलनामा उहाँ क्षमता भएकैमा मानिनुहुन्थ्यो छवि उहाँको निर्विवाद राम्रो छ र मनोवृत्ति पनि सकारात्मक छ यी तिनवटा कुराले धेरै ठूलो भूमिका खेल्छन् अहिलेको चाहिँ म्यानेजमेन्ट असाध्यै नै गाह्रो छ हिजोको जस्तो अवस्था होइन धेरैलाई नै एउटा साङ्गो पाङ्गो मिलाउने भन्छ स्थायी ब्युरोक्रासीले निरन्तर रूपमा ती कुराहरूलाई चाहिँ मार्गदर्शन गर्ने आफ्नै हिसाबले चाहिँ अरूलाई घचघचाउन चाह्यो भने सक्ने ठाउँ छ गर्नु के हुन्छ के हुँदैन कानुन नियममा सबै कुरा छ एकजनाले एकभन्दा बढ्दा मोटर लिनु हुँदैन बिना आधार चाहिँ कसैलाई पैसा दिनु हुँदैन चाहिँ नि प्रधानमन्त्रीले नै चढ्नुपर्छ चाहिँ भनेको थिएन अलिकति आउट अफ द वे पनि जानुपर्ने मैले कुरा काटेँ है कानुनमा नभनेको कुरालाई पनि यदि जनतालाई म केही गरेर देखाउँछु भनेर उदाहरण बनेर प्रस्तुत हुने हो भने चाहिँ पोलिटिसियनहरूले कानुनले त तपाईँको पन्ध्र दिनसम्म गाडी राख्न पाउने सुविधा दिएको छ गोकर्ण विष्टले किन ट्याक्सी चढेर घर आउनुभयो त त्यसलाई त सबैले राम्रै मानिरहेछन् नि त्यसनाले अलिकति माथि उठेर कानुनले मलाई दिएको सुविधा हो म लिन्छु भनेर नबनाऊ मेरो कुरा त्यता होइन मैले भन्न खोजेको चाहिँ कानुनले गर्नुहुन्न भनेको कुरा बीचमा हुन थाल्यो कसले भन्दाखेरि हाम्रो पोलिटिसियन ब्युरोक्रेसी गभर्मेन्ट सबैको विकनेसले भयो अब सुधार हामी के गर्दैछौँ भनेदेखि कानुनले गर्नुहुन्न भन्ने कुरा भनेको थियो हामीले गऱ्यौँ अब त्यसलाई फेरि नगर्ने बाटोमा लाग्यौँ जुन उहाँले चाहिँ मुस्ताङ र प्रधानमन्त्रीको कुराहरू लिएर आउनुभयो मैले पनि आफूले पर्सनली के फिल गरेको छु भनेदेखि यदि सक्षम क्रेडिबल र एउटा कुनै पनि त्यस्तो चाहिँ लोकपाप नभएको लिडर जन्मिने हो भने आउने हो भने उसले उसको बोली वचन व्यवहार ले ठुलो अन्तर गर्न सक्छ म चाहिँ त्यो कुरालाई पुरै मान्दिनँ क्षमा गर्नु होला किनभने त्यो आदर्श कल्पना हो त्यो फेरि कल्पनामै मात्रै सीमित रहला भन्ने पनि मलाई डर छ त्यस टिममा काम गर्ने हो तर निश्चित रूपमा त्यो टिमलाई प्रेरणादायी नेतृत्व दिने चाहिँ एकजना हुनै पर्छ तर यसको अर्थ के भने एउटा आदर्श राज्यको कल्पना गर्दाखेरि यस्तो राम्रो शासक भनेर आइडियल रुलर त्यस्तो अब आउला जस्तो त मलाई लाग्दैन ऊ पनि आफ्नो परिस्थितिको बन्दी कुनै न कुनै रूपमा भइरहेको हुन्छ इनिसिएसन चाहिँ ठुलो कुरा हो त्यसले एउटा मोमेन्टम चाहिँ क्रिएट गर्छ र त्यो लिने काम भने चाहिँ नेतृत्वकै हो त्यसलाई सपोर्ट गरेर सफल बनाउने भने चाहिँ टिमका अरू सदस्यहरूले हो त्यस समस्या पनि अरू सदस्यहरूको जिम्मेवारी होला त्यसमा प्रशासन यन्त्रको हिसाबले हेर्दा त तपाईँ सचिव हुनुहुन्छ भनेदेखि तपाईँको सबभन्दा ठूलो जिम्मेवारी छ भने तपाईँले त्यस्तो काम गर्न सक्नुहुन्छ कि सक्नुहुन्न इन्डियामा भन्दा बढी हामीले ट्याक्स तिरिरहेको छौँ बिजुली पाल्नलाई पानीको पानी नै आउँदैन तैपनि पानीको पैसा तिरिरहेकै छन् भनेदेखि जनतालाई सुख सुविधा उनीहरूले जे कर तिरेका छन् त्यसकै आधारमा उनीहरूलाई दिनलाई चाहिँ तपाईँहरू जस्तो सचिवले मात्रै काम गर्न सक्नुहुन्छ कि सक्नुहुन्न किनभने त्यो मात्रै छ झिक्दिन पर्ला मैले अहिले पनि के गरेको भने हजुर राजनीति अस्थिर भयो नेताहरू नराम्रा भए राजनीतिकरण भयो भने जनताहरू पनि सधैँ पैसा पनि तिरिरहने त्यो चाहिँ त्यो विडम्बना चाहिँ छ है त्यो राजनीति अस्थिर भइराख्यो र नेताहरूले चाहिँ राम्रो काम गर्न सकेनन् भने प्रशासन यन्त्रले मात्रै थेगेर थेकिन्छ भन्ने चाहिँ मलाई लाग्दैन दुईटा देशका उदाहरणहरू हुन् यतिखेर जापानमा पाँच वर्षमा छौठौँ प्रधानमन्त्री हुँदैछ तर त्यहाँका जनताका जुन अघि भनेका एसेन्सियल सर्भिसेसहरूमा केही पनि असर गरेका छैन इटली युरोपको कुरा गर्दाखेरि सबभन्दा चाहिँ पोलिटिकल्ली अस्थिर मुलुक हो तर त्यहाँको अरू कुराहरू यथावत गएर किनभने त्यहाँ स्थापित संस्थापित विधि पद्धति र प्रक्रियाले काम गर्न पार्छ ए हामी बोजिलो भएको छौँ सबै कुरा हामी केन्द्रमा मात्रै गर्ने भएको छौँ त्यहाँ यस्ता कुराहरू चाहिँ स्थानीय स्तरमा जनताहरूले आफैले धेरै कुराहरू व्यवस्थापन गर्छन् जुन कुराहरू हामीले केन्द्र रूपमा चाहिँ ओनरसिप लिइदिएका छौँ यसले गर्दाखेरि पनि हामी फसिरहेको अवस्था छ तर जुन यहाँको पछिल्लो प्रश्न त्यो ठुल्ठुला कुराहरू गर्दा विद्युतको इस्यु ल्याउनु भयो यी इस्युहरू भनेको चाहिँ एउटा ब्युरोक्रासीले मात्र चाहेर हुने अवस्था छैन किनभने भर्खरैको उदाहरण देखियो नि त बिजुली कारखाना बनिराखेको छ काम भइरहेछ आएर चाहिँ बम हालिदियो एउटा पार्टीको मान्छेले लगाएर चाहिँ चाहिँ र भगाइदियो त्यो किसिमको बाँदरी प्रवृत्ति भएपछि ब्युरोक्रेसीले के गर्ने त्यहाँनिर मेरो अन्तिम प्रश्न चाहिँ अहिले जे काम गरिराखेको छ प्रशासन यन्त्रले योभन्दा बढी गर्न सक्छ कि सक्दैन सक्छ आफ्नो क्षमतालाई अत्यधिक रूपमा परिचालन गरेर र अहिले मैले जुन तिनवटा कुरा भनेको थिएँ त्यो क्षमता पनि बढाउनु पर्यो पब्लिक सर्भिस डेलिभरीको लागि कम्पिटेन्स चाहिन्छ जस्तो बिजुली बल्या छैन इमेल चल्दैन फ्याक्स छैन र पनि काम गर्न सक्नु पर्यो हातले लेख्न सक्नु पर्यो यही हो क्षमता भनेको किताब पढ्नु पर्यो अरूसँग कसरी डिल गर्ने कम्युनिकेट गर्ने त्यो क्षमता बढाउनु पर्यो खालि यो टेक्नोलोजी भएन यो भएन भने एक्सक्युज दिएर मात्रै काम छैन त्यसपछि छवि साह्रै महत्त्वपूर्ण पक्ष हेर्नुहोस् यो क्षमताहरू आर्जन गर्न सकिन्छ तर छवि तपाईँले बिगार्नु हो भने नेभर गेट इट ब्याक त्यसपछि अर्को एटिच्युड यी तिनटै कुरालाई म्याक्सिमाइज गरेर अहिलेभन्दा बढी ब्युरोक्रेसीले काम गर्न सक्छ तर मैले अझै पनि दोहोऱ्याएर के भन्छु भने हाम्रो पोखरेलजीको हरेक कुरामा म सहमत छु तर यसलाई संयुक्त सहकार्यको रूपमा नलिने हो भने इदर ब्युरोक्रेसी ब्युरोक्रेसी चाहिने अब जापानमा चाहिँ गरेका छ इटलीमा गरेका छ इन्डियामा पनि उदाहरण धेरैले दिन्छन् अब त्यो समय आउला अब पोलिटिकल कल्चर त्यो रूपमा डेभलप भएर हामी त्यो अवस्थामा त्यो उन्नत अवस्थामा पुग्यौँ भने हामीले डेलिभर गर्न सकौँला तर अझै केही समयलाई नेपालमा यदि ब्युरोक्रेसी र पोलिटिक्सको ज्वाइन्ट चाहिँ तपाईँको एक्सर्साइज हुँदैन अथवा सेयर्ड रेस्पोन्सिबिलिटी दुईटैले हामी दुवैको समान भूमिका छ भनेर महसुस नगर्ने भने यहाँ काम चाहिँ हुँदैन गर्ने स्पेसहरू छ गमालीजीले भनिसक्नुभयो त्यसमा मेरो विमति छैन यतिखेर मुलुकले नयाँ कुरा चाहिँ धेरै कुराहरू खोज्ने भन्दा पनि भइरहेको कुराहरूलाई थ्याङ्न पाए पनि हुन्छ जस्तो लाग्छ मलाई मेरो विनम्रतापूर्वक आग्रह चाहिँ अहिलेको सरकार भनौँ अथवा ब्युरोक्रेसीमा चार पाँचवटा कुराहरू छ मेरो आग्रह एउटा कुरा कुनै पनि नयाँ नीति कानुन ब्युरोक्रेसी के अरे पोलिटिसियन कोही पनि चाहिँदैन कृपया तपाईँहरूका कर्मचारीहरू दस दस बजेदेखि पाँच बजेसम्म अथवा अफिस टाइममा सबै बस्ती हुन् नम्बर वान अब अहिले के संस्कार आएको छ भन्छन् भनेदेखि मान्छेहरूले तलब भनेको हाजिर गरे बापतको चाहिँ राइट भयो जनताको काम गर्नु पर्यो भनेदेखि एक्स्ट्रा इन्सेन्टिभ चाहियो चाहे त्यो इन्टरनलबाट होस् चाहे एक्सटर्नलबाट इन्सेन्टिभ चाहियो त्यो कुरालाई हटाइदिनुहोस् त्यसलाई अरू कोही पनि चाहिँदैन तेस्रो कुरा एउटा अहिले जुन हामी चाहिँ शासक र शासितको रूपमा गइरहेछौँ एउटा कल्चर चेन्ज गर्नुहोस् न त म बाबुरामजीलाई पनि यहाँ तपाईँहरू मार्फत नै के भन्छु भनेदेखि अहिले अहिलेसम्म जनताले नमस्कार हजुर भन्दै अफिसमा आछ भनेदेखि अब जनतालाई आएको मान्छेहरूलाई अफिसको मान्छेले हजुर नमस्कार दिदी दाजुभाइ किन पाल्नुभयो भनेर किन आउनुभयो भनेर चाहिँ भनिदिने एउटा संस्कार बनाइदिनुहोस् न त्यसो भए जनताले चाहिँ आफूलाई सम्मानित भएको फिल गर्छ अर्को कुरा चाहिँ सरकारी साधन शनिबार चाहिँ अथवा बिदाको दिन सरकारी साधन चढ्नुहुन्छ भन्दा कहाँ छ छैन नि त हुँदैन नि त हुँदैन भनेको कुरा त्यो नगरिदिनुहोस् न अर्थात् राज्यका साधन स्रोत र शक्तिलाई चाहे त्यो राजनीतिक शक्ति होस् चाहे त्यो ब्युरोक्रेटिक शक्ति होस् त्यसले आफ्नो अथवा आफ्ना पक्षहरूमा चाहिँ अनगृत रूपले चाहिँ प्रयोग नगरिदिने गरेर यी भइरहेका कुराहरूलाई नि मात्रै थामिदियो भने पनि केही जनताले चाहिँ सुधारको राहत महसुस गर्थे कि भन्ने मलाई लागेको म सहमत छु हस् त देशको भत्ता भुङ्गा तथा लिङ्ग स्थिति प्रशासन यन्त्रले सुधार्न सक्छ भन्ने यो छलफलमा भाग लिइदिनु भएकोमा पूर्व प्रमुख निर्वाचन आयुक्त तथा पूर्व सचिव भोजराज पोखरेल र वर्तमान वातावरण सचिव कृष्ण गेवालीलाई धेरै धन्यवाद